अजर अमर गीतहरूको दुई सय उन्नाइसौं यो श्रृंखलामा आज मसँग प्राविधिक मित्र मनोज विष्टका साथ यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रम गीतकार भैरवनाथ रिमाल प्रति हार्दिक समर्पित छ यस कार्यक्रमको शुरूआत आज एउटा भारतका चर्चित कवि सर्वेश्वर दयाल सक्सेनाको नेपालमाथि लेखिएको एउटा हिन्दी कविताबाट गर्नेछौ काठमाण्डुमै भोर बर्फ की सफेद चोटियों पर खिली हुई आग घने कोहरे ने छिपा रखी है सारा शहर एक बहुत बड़ी मच्छरदानी लगाकर सो रहा है गुरास के फूलों के झुके हुए सुर्ख मुख से वे आवरण हट रहे हैं जिन्हें रात अंधेरी सुनी सड़कों पर किनी बेचैन आवाजों ने बुना था सुंदरी जल के विशाल शिलाखंड बिना तेज हवा के उड़ रहे हैं झुके हुए मस्तकों से टकरा रहे हैं और नए हस्ताक्षरों के बीच से जल की एक पतली धार लड़खड़ाती हुई रास्ता बना रही है एक बहुत बड़े मोर की कलगी तोड़कर आस्था के नाम पर चढ़ा दी गई है और उसकी गर्दन शक्ति के चरणों पर मरोड़ी जा रही है मंदिरों पर बनी विशाल आंखें न इतिहास देखती है न नीला आकाश न सुलगते अदर देखती है न हिम शिखर धूप तैर रही है पारदर्शी कोहरे के जल में और छोटी छोटी खोई हुई अनेक आंखों में जो थके झुरियोंदार चेहरों में लगी है पीठ पर भारी डोकों में मूलियां भरे झुकी हुए गरीब सुबह पहाड़ी ढाल पर उतर रही है छपा कुछ गिरा पता नहीं पत्थर आदमी या सूरज काठमांडू में भोर सर्वेश्वर दयाल सक्सेना नेपाल भारत सम्बन्धमा वा नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कवि हुन् उनको यो कवितासँगै आजको यो कार्यक्रम शुभारम्भ गर्नेछौ भैरवनाथ रिमाल कदमको शब्द नारायण गोपालको संगीत र फतेमान राज भण्डारीको स्वरबाट मुक्तिको धारा सदैव कलकल बग्ने नेपाल शान्तिको धारा सदैव कलकल बग्ने नेपाल विश्वको महान श्रीताज विराजमा शान्तिको धारा सदैव कल कल बग्ने नेपाल को तो संकेत पहले यही नहीं दिए शंकर सृष्टि को संकेत पहले यही नहीं दिए शंकर उत्पत्ति यही ज्ञान को सन्देश निरन्तर गुन्जुन्छ हरेक प्रहर भैरवनाथ रिमाल कदम जसले आफ्नो उपनाम कदम राख्नुका बारेमा सार्वजनिक रूपमा भनेका थिए करूणा दया र ममताको प्रतीकका रूपमा वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदम नेपाली भाषामा गीत लेखेर नै आफ्नो पहिचान बनाउने एक सशक्त व्यक्तित्व हुन् विक्रम सम्बत उन्नाइस सय त्रियानब्बे माघको चौथो दिन ठमेल गलको पाखा काठमाडौँमा जन्मिएका भैरवनाथ रिमाल कदमले पहिलो रचना नै दुई हजार आठ सालमा गोर्खापत्रमा प्रजातन्त्र दिवस शीर्षकको कविताबाट पहिचान बनाएका थिए गोपीनाथ रिमाल र यमुना देवी रिमालका सुपुत्रका रूपमा जन्मिएका भैरवनाथ रिमाल कदमले दुई हजार एघार सालमा भैंचम्पा खण्ड काव्यबाट आफ्नो विशिष्ट पहिचान बनाए उनले विभिन्न पत्र पत्रिकाहरूमा अनुवाद रचनाहरू छाप्नुका साथै हिमालको झरना ढुंगाको मूर्ति माटो रम्छ पत्थर हृदय गिरिजा काव्य जस्ता कृतिहरू प्रकाशन गरे नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा दुई हजार छब्बीस सालमा तेस्रो भएका भैरवनाथ कुमार कदमले रेडियो नेपालबाट राष्ट्रिय तथा आधुनिक गीतमा दुई हजार बत्तीस सालमा र सड़तीस सालमा दुई पटक प्रथम हुने मौका पाए रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा रचनातर्फ सर्वश्रेष्ठ पुरस्कार पाएका भैरवनाथ रिमाल कदमलाई दुई हजार बाहन्न सालमा छिन्नलता गीत पुरस्कार र दुई हजार त्रिचालिस सालमा रेड नेपालले सर्वोत्कृष्ट गीतकारको पुरस्कार पनि प्रदान गरेको थियो रेडियो नेपालबाट दुई हजार चौवन्न सालमा सम्मानित गीतकारका रूपमा श्रेणीगत रूपमा सम्मान भएका गीतकार भैरवनाथ रिमाल कदम लामो समयदेखि कान सुन्न नसक्ने कारणले गर्दा आजको हाम्रो यो कार्यक्रममा उहाँले कुराकानी गर्न सक्नु भएन तर भैरवनाथ रिमाल कदमका गीतहरूसँगको हाम्रो सम्वाद जारी रहनेछ र आज काठमाण्डुको वसन्तपुरमा सम्पन्न भएको कवि अशरफ फयादको समर्थनमा भएको एउटा काव्य मञ्चनका बारेमा पनि पत्रकार एवं कवि शिखर घिमिरेसँग छोटो कुराकानी गर्नेछौं कार्यक्रमको शुभारम्भमै क्षमा चाहन्छु हिजो तारादेवी विशेष कार्यक्रममा धेरै श्रोता मित्रहरूको प्रतिक्रिया पढ्न नपाएकोमा क्षमा चाहन्छु र हिजैकै दिनबाट हामीले अजर अमर गीतहरू नामक फेसबुक पेज पनि शुभारम्भ गरेको कुरा पनि जानकारी गराउन चाहन्छौ र आगामी माघ नौ गते तारादेवीको पुण्य स्मृतिमा काठमाडौँ हुने विशेष कार्यक्रमको चर्चा पनि गर्नेछौं सागर नेौपाने जो संगीतकार पनि हुनुहुन्छ उहाँ लेख्नुहुन्छ वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमज्यूमा अस्सीौं जन्म दिवसको अवसरमा हार्दिक शुभकामना मैले पनि उहाँका केही गीतमा संगीत गरेको छु मैले आफ्नो जीवनको पहिलो संगीत उहाँलाई रचनामा गरेको थिए रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित सांगीतिक प्रतियोगिता प्रतिभाको खोजीमा गाएको थिए सौगात शीर्षकको गीत विक्रम सम्बत दुई हजार चालिस सालमा यो सम्झना थियो सागर न्यौपानेको त्यसै गरी राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ गुनी गीतकारको असाध्यै कर्णप्रिय जीवन पीड़ाका गीतहरू जति सुने पनि मन नगाउने सुन्न सधैँ लालायत भइरहने गीतहरूको सर्जक अनि गीतहरू पनि प्रखर गायकहरू नारायण गोपाल दीप श्रेष्ठ अरूणा लामा पवित्रमान साकेको स्वरमा गाइएको गीतहरू सबै सबै जीवनका पीड़ा गीतहरू जो हामी दैनिकीसँग मेल खाँदछ आज अरू लामाको स्वर र नारायण गोपालको संगीतमा उदास मेरो जीवन कथा कसैलाई भनिन सुन्न मन छ भनेर उहाँले आफ्नो चयन जाहेर गर्नुभएको छ भने त्यसै गरी तारादेवीको स्वरमा रहेको गीत पनि उहाँले चयन गर्नुभएको छ हामीलाई ट्विटरमा धेरै मित्रहरूले मेन्सन गर्नुभएको छ मित्र चौतारीका धेरै मित्रहरूमध्ये शोभा आचार्य संसारिक जोगी विनोद दाहाल धना पौडेल मनु आवास निरू थापा लगायत लुसिफर सबैले यो स्नेहपूर्वक सम्झना व्यक्त गर्नुभएको छ भने नारायण अर्यालले साँझको ट्वीट सबै अझ राम्रो गीतलाई समर्पण भनेर नारायण अर्यालले उद्धित गर्नुभएको छ भने धना पौडेलका पंक्तिहरू मैले पढ्न बाँकी नै राखे सर्वेश्वर दयाल सक्सेनाका सुन्दर कविताबाट कार्यक्रमको शुरूआत राम्रो लाग्यो मेरो काठमाण्डु काठमाण्डुका बारेमा धेरै किसिमका चर्चाहरू हुने गर्छन् र काठमाण्डुलाई विशेष गरेर कथाकार मोहन राकेशले आफ्नो कथामा खटमण्डु लेखे पनि वा शहीद मिर्जाले आफ्नो आत्मकथामा क्याटमण्डु लेखे पनि हाम्रो काठमाण्डु विभिन्न किसिमले चर्चाको शिखरमै रहिरहन्छ यो चर्चा जारी नै छ भैरवनाथ रिमाल कदम काठमाण्डुमै जन्मेर हुर्केर गीत लेख्न शुरू गरिएका एक गीतकार हुन् र काठमाण्डुमै जन्मिएका अर्का गायक द्वारिकालाल जोशीले उनको गीत गाएका छन् सिके रसाइलीको संगीतमा आपने फिर मेरा उतार मन ले घरको छाया तिम्रो माया पिपरुको तिम्रो हम जानु पर्ने जोनी फुल पनि फुल्न थाल्यो तिमीलाई नदेख्दा आँखा पनि तिर्मेराउँछ आँखा पनि चढी नाघी गयो जौरालीको डाँडा चोट पार्यो नदेखिने मनमा बिजो देख्दाखेरि याद आउँछ देख्दाखेरि याद आउँछ आफ्नो प्यार द्वारिकालाल जोशी आफै एक कुशल गीतकार गायक र संगीतकार पनि हुन् र उनले सिकेर साइलीको संगीतमा गाए भैरवनाथ रिमाल कदमको शब्दमा यो गीत द्वारिकालाल जोशीको संगीतमै पहिलो पटक प्रस्तुत भएका थिए रेडियो नेपालमा गायक दीपक खरेल गौरी नेवाको शब्दमा मैले रचेका गीतहरू तिमीलाई भनी सम्झ यही गीतबाट दीपक खरेलले सांगीतिक यात्रा शुरू गरेका थिए द्वारिकालाल जोशीको संगीतमा द्वारिकालाल जोशीको परिवारमा अर्का संगीतकार जन्मिए न्यू बज्राचार्य जो नाताले द्वारिकालाल जोशीका आफ्ना पनि पर्दछन् र उनका शिष्यका रूपमा पनि चिनिन्छ र न्यू बज्राचार्यले चन्द्र ढुङ्गेलको शब्दमा द्वारिकाल जोशीले एउटा गीत पनि गाउन लगाएका छन् आज यो चर्चा जारी नै रहनेछ यी संगीतकर्मीहरूका बारेमा र यहाँ भैरवनाथ रिमाल कदमका बारेमा Manika Munankarmi Angel Kashyap Raju Dhakal Rajan Kshitij Bantawa Rai SN Dahal Manjari Pradhan Deviram Acharya नेब्लिज अनन्त कटवालले आबुधाबीबाट र टीका छेत्रीले शुभकामना व्यक्त गर्नुभएको छ भने हाम्रा नियमित श्रोता मित्र विज्ञान निभा जो नेपालको संगीत जनजीवन र इतिहासका बारेमा निकै जानकारी राख्नुहुन्छ उहाँले लेख्नु भएको छ अजर अमर गीतहरूको आजको श्रृंखला भैरवनाथ रिमाल कदमप्रति समर्पित भएकोमा धन्यवाद जन्मदिनको लागि उहाँलाई हार्दिक शुभकामना उदास मेरो जीवन कथा कसैलाई भनिन उनको यो कालजयी गीत सुन्न प्रतीक्षारत छु भनेर विज्ञान निभाले लेख्नु भएको छ विज्ञान निभाले हामीलाई कार्यक्रममा धेरै अघिदेखि नै नातिकाजीको संगीत र स्वरमा तारादेव किरण खरेलको शब्दमा एकचोटि काँडालाई मय खाने रहर बाँकी छ सुन्न इच्छा गर्नुभएको थियो यो गीत अवश्य पनि छिटै यो कार्यक्रममा बज्ने नै छ घनश्याम शर्मा लेख्नुहुन्छ पोखराबाट नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउने गीतकार भैरवनाथ रिमाल कदमज्यूको अस्सीौं जन्मोत्सवको उपलक्ष्यमा दीर्घायु र सुशास्त्रीको हार्दिक मंगलमय शुभकामना र उनका समुद्र गीतहरू सुन्न इच्छुक भनेर पोखराबाट लेख्नु भएको छ पोखरा माघ पन्ध्र गते निकै उत्सवमय हुने भएको छ किनकि त्यहाँ चलचित्र निर्देशक एवं गीतकार चेतन कार्कीको भव्य रूपमा हिमाली सांस्कृतिक परिवारले एकल कविता वाचनको तयारी गरिरहेको छ आजदेखि शुरू भएको अजर अमर गीतहरूको फेसबुक पेजका बारेमा RU Peace Pokharel SN Dahal Shri Shrestha Gir Bahadur Puru लामी छाने राजेश्वर उदय सविता वैद्य सानो शीतल आरबी एनडीआर शारदा अधिकारी राजु ढकाल राजन अमरदीप श्रेष्ठ योगेन्द्र चौला गाई र देवीराम आचार्यले शुभकामना र बधाई ज्ञापन गर्नुभएको छ राजेश्वर उदय लेख्नुहुन्छ अब इच्छा पूरा हुने भयो धन्यवाद अब एउटा क्लब खोलेर नेपाल र नेपाल बाहिर अजरामर गीतहरूको विस्तार गर्नुपर्छ कार्यक्रमलाई पनि बलियो टेवा पुग्ला पुग्न कार्यक्रम आफैमा सगरमाथा हो कसले पुचिनाउला र भनेर उहाँले लेख्नु भएको छ भने हाम्रो ट्वीटरमा अमोद प्रमोदले लेख्नु भएको छ परदेशमा बसेर नेपाली अजर अमर संगीत सुन्न पाउँदा निकै रमाइलो लागिरहेको छ विगत केही दिन डाउनलोड मार्फत सुन्दै थिए आज फेरि अनलाइनमा सुन्दैछु भनेर लेख्नु भएको छ भने मनु आवासले भैरवनाथ रिमाल कदमले सुन्न नसक्नु भए पनि हृदयले सुन्न सक्नुहुनेछ जन्मदिनको लाखौं लाख शुभकामना भनेर उहाँले शुभकामना व्यक्त गर्नुभएको छ भैरवनाथ रिमाल कदमको गीत को शैली वा रचनागत शैली पुरानै भए पनि तर उनको गीतलाई नयाँ पुस्ताका कलाकारले पनि गाएका छन् त्यसमध्ये सबभन्दा यादगार रूपमा गाएकी छिन् गायिका डेजी बरालीले चन्दन लम्जेलको संगीतमा डेजी बराले नेपाली सुगम संगीतमा कमल दर्नालको शब्दबाट छोरा चाहिँ हैमाया गीतबाट निकै चर्चामा आइन् भने उनलाई देवकुमार दुमीले रेडियो नेपालमा स्कूल पढ्दा नै स्वर परीक्षा दिन ल्याएको इतिहास छ यो गीतसँगै अब एकछिन आज काठमाण्डुको वसन्तपुरमा युवा कविहरूको जोरदार सक्रियतामा लामो समयदेखि चलिरहेको एउटा ह्यासट्याग फ्री आश्रफ आन्दोलनलाई कविहरूले कविताबाट कविको मुखार बिन्दुबाट आकाश थर्किने गरी गुन्जायमान स्वरमा अशरफको मुक्तिका लागि प्रार्थना गरे कविता पढे यसबारेमा कार्यक्रममा सहभागी संयोजकका रूपमा रहेका शिखर घिमिरेसँग हामीले छोटो कुराकानी गरेका छौं आज कार्यक्रम के कसो अवस्थामा किन गरियो भन्ने बारेमा शिखरजी नमस्कार नमस्कार है कवि अशोक सायरलाई साउदी सरकारले मृत्युदण्डको सजाय घोषणा गर्यो त्यसको एउटा मात्र कारण भनेको उनीले कविता लेखे र कवितामा चाहिँ त्यहाँको खास परिस्थिति लेखे भन्ने कुरा हो हामी अहिले एक्काइसौँ शताब्दीमा छौँ र मानव अधिकारको विषयमा अनेक कुराहरू गरिरहेका छौँ तर कविता लेखेकोमा अथवा अभिव्यक्ति गरेकोमा अथवा आफ्ना मनका कुरा भनेकोमा र समाजका कुरा गरेकोमा हामी मानिसका कुरा कवितामा लेखेकोमा फयादलाई मृत्युदण्डको घोषणा गरियो यो कुनै पनि अर्थमा कसरी पनि सुन्दाखेरि स्वाभाविक लाग्ने घटना होइन त्यसैले हामीले त्यसको विरुद्धमा सयरलाई बचाउनुपर्छ कविताहरू लेखिनुपर्छ भन्ने विरोधमा कार्यक्रम गऱ्यौँ सडक कार्यक्रम कविता कार्यक्रम अत्यन्तै छोटो समयमा योजना बनाएर आज गरिएको थियो त्यसमा फयादप्रति समर्पित केही कविताहरू र अश्रफले नै लेखेका विभिन्न कविताहरू वाचन गरिएका थिए र एउटा राम्रो सहभागिता थियो त्यसले के पनि पुष्टि गर्यो भने हामी पनि मानव अधिकारको पक्षमा छौँ फयाद जस्ता कविहरू विश्वकै कविहरूमा विश्वकै लेखकहरूलाई एउटा स्वतन्त्रता हुनुपर्छ लेखेको आधारमै मृत्युदण्डको घोषणा हुनु हुँदैन भन्ने पक्षमा नेपालमा पनि थुप्रो सर्जकहरू कविहरू हुनुहुन्छ भन्ने आजको कार्यक्रमले प्रमाणित गर्यो यो सुरुवाती कार्यक्रम हो विश्वभरि यस्ता कार्यक्रमहरू भइरहेका छन् नेपालमै पनि केही समय अघि चितवनमा कार्यक्रम भयो पोखरामा कार्यक्रम हुँदैछ विराटनगरमा कार्यक्रम हुँदैछ र काठमाडौँमा जुन कार्यक्रम हुँदैछ यसले एक किसिमले भए पनि फयादप्रति थाहा नभएका अथवा कविता लेखेकोमा मृत्युदण्डको सजाय कसैले पाएको छ भन्ने थाहा नपाउने संस्थाहरूलाई व्यक्तिहरूलाई मानिसहरूलाई आम मानिसहरूलाई जसलाई कविता मनपर्छ जसलाई लेखन मनपर्छ जसलाई उपन्यास मनपर्छ उहाँहरूसम्म जानकारी पुग्यो भन्ने लाग्छ शिखरजीलाई धेरै धेरै धन्यवाद अशरफ फयादका निम्ति यसरी यो काठमाडौँमा शुरू गरिएको कविता अभियान वा सड़क कविता क्रान्तिको अर्को स्वरको लागि र युवाहरूले र विशेष गरेर कलमजीवीहरूले देखाएको यो विरोधको स्वरलाई अवश्य पनि अन्तर्राष्ट्रिय जगतले एक किसिमले स्वीकार्नेछ भन्ने आशाका साथ आजको कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनु भएकोमा कवि एवं पत्रकार शिखर घिमिरलाई हार्दिक आभार व्यक्त गर्दै अब फेरि गीतकार भैरवनाथ रिमाल कदमको चर्चा जारी रहनेछ भैरवनाथ रिमाल कदमको गीतलाई संगीत गर्ने प्रमुख संगीतकारमा स्वर सम्राट नारायण गोपाल यो गायक दीप श्रेष्ठ र त्यसपछि कोइली देवी र सिकेर साइलीको नाम आउँछ दीप श्रेष्ठलाई गीत गाउन लगाउन निकै इच्छुक थिए दुईजना संगीतकार राम थापा र शुभ बहादुर राम थापाका कैयौं गीतहरू दीप श्रेष्ठले अस्वीकार गरे पनि राम थापा जीवनको अन्तिम अन्तिम कालसम्म पनि दीप दाईले मेरो एउटा गीत गाउनुहुनेछ भन्ने आशा लिएर बसेका थिए तर त्यो उनको सपना पूरा हुन सकेन तर शोबहादुरले केही गीत सुनाए श्रेष्ठलाई जसमध्ये एउटा आऊ आऊ मेरो दिलमा आऊ गीत सुनाएपछि दीप श्रेष्ठले गम्भीर भएर शोबहादुरलाई भने शोभाजी मैले यस्तो गीत गाउँछु होला र तपाईँले मलाई यस्तो गीत सुनाउनु भएको भनेपछि शोबहादुर लजाए नेपालका प्रसिद्ध स्याक्सोफोनिस्ट शोबहादुर दीपश्रेष्ठको त्यो इन्कार सुनेपछि निकै तनमनले अर्को गीत तयार पारेर उनका सामु गए त्यो गीत थियो भैरवनाथ रिमाल कदमको शब्दमा शोबहादुरको संगीतमा यात्री एउटा रुमल हिँड्ने अधेरी रातमा हो यात्री एउटा कहानी लेख्ने जङ्गली पातमा हो यात्री आँखमा हेरा म सामु कहिले किन हो किन मधुमास आएन म यात्री इच्छाको सागर पौडेर रहे स्वप्नको संसार इच्छाको सागर पौडेर रहे स्वप्नको संसार आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार हरेक पल नियाल तर बसन्त छाएन यात्री एउटा यात्री गीतका बारेमा अध्यापक संस्कृति कर्मी फोटोग्राफर राजेश्वर उदयले लेख्नुभएको छ गत वर्षको दिन पनि मैले आजैको दिन यही गीत फरमाइस गरेको रहेछु भनेर उहाँले भएको छ र भर्खरै कोरियाबाट यो कार्यक्रम सुनेर हामीलाई प्रतिक्रिया व्यक्त गर्नुहुने एक मित्रले अशरफ फयादका बारेमा युवाहरूले गरेको कार्यक्रमका निम्ति शिर गर्वले माथि भएको छ भनेर भावपूर्ण अभिव्यक्ति दिनुभएको छ त्यसै गरी भिखारी हुम गीतका बारेमा विराटनगरबाट गायिका रश्मि अमात्यले लेख्नुभएको एउटा गम्भीर कुरा छ मैले अहिलेसम्म यो गीत अर्ण लामाको भनेर सोचेको थिएँ मेरो संकलनमा अर्ण लामा नै छ तर यो डेजी बराइलीको रहेछ मलाई थाहा थिएन भनेर लेख्नुभएको छ भने उमेश सिगदेलजीले डेजी बराइलीको सिरियस गीत सुनेर अचम्ममा परे भनेर लेख्नुभएको छ डाक्टर बाबु लेख्नुहुन्छ ट्विटरमा मेन्सन गर्नुहुन्छ गीतकार भैरवनाथ रिमाल कदमलाई अस्यौं जन्मोत्सवको शुभकामना र नयाँ फेसबुक पेजको सफलताको कामना गर्दछ भनेर लेख्नुभएको छ धना पौडेलका पंक्तिहरू उदृत योग्य छन् उहाँ लेख्नुहुन्छ भैरवनाथ रिमाल कदमको नाम त सुनेको गीत पनि सुनेको तर कहिल्यै जानकारी ध्यान दिएर सुनिएनछ धेरै जानकारी पाउँदा कृतज्ञ छु मित्र चौतारीमा पनि उहाँले आभार व्यक्त गर्नुभएको छ आलोक आत्रेले ओ यात्री त यसरी पो जन्मिएको रहेछ भनेर आफ्नो अभिव्यक्ति राख्नु भएको छ दीप श्रेष्ठले शोबहादुरको संगीतमा भैरवनाथ रिमाल कदमको यो गीत गाए तर दिपश्रेष्ठ स्वयंले पनि लगभग लगभग रागमा अत्यन्त अनपपुलर मानिने झपतालमा एउटा गीत गाएका छन् झस्किए छ मन मेरो झझलको आज तर दीप श्रेष्ठले गोपाल युञ्जन र अम्बर गुरूङको संगीतमा गीत गाउन निकै रहर राखे निकै सपना बोके तर त्यो सपना मुस्किल मुस्किलले गोपाल युञ्जनसँग मायाप्रीतिमा अम्बर गुरूङसँग दोभान एल्बममा पूरा भयो तर दीप श्रेष्ठको संगीतमा अर्को कुनै गायकले एउटा राम्रो गीत गाएको छ भने त्यो हो प्रकाश श्रेष्ठले भोटे बहालमा एउटा घरमा यी सबै कलाकार डेरा बस्थे ग्राउण्ड फ्लोरमा प्रकाश श्रेष्ठ बीचको तल्लामा मदन कृष्ण श्रेष्ठ माथिल्लो तल्लामा दीप श्रेष्ठ र त्यो घरभन्दा अलिकति बाहिर आएपछि चोकमा प्रकाश गुरूङ र त्यो घरभन्दा अलिकति तल आएपछि त्यहाँ चलचित्र नायक रविन्द्र खड्गा र त्यसभन्दा अलिकति तल आएपछि बीबीसी नेपाली सेवाका रिपोर्टर केदार मानसिंह बस्थे भोटेबहाल त्यस्तो एउटा गल्ली थियो त्यो समय जुन बेला यो गीत त्यही बनेको थियो एउटै घरमा बस्ने संगीतकार दीप श्रेष्ठ त्यही घरमा डेरा गरेर बस्ने प्रकाश श्रेष्ठले गाएको यो गीत भैरवनाथ रिमाल कदमको शब्दमा प्रकाश श्रेष्ठ दीप श्रेष्ठको भोटेबाल बसाईको यो गीत एउटै घरको बास भएको बेला र त्यति बेला नै दीप श्रेष्ठको भर्खर भर्खर गायिका सोफिया गुरूङसँग प्रेम प्रणय शुरू भएको थियो यसपछि यो सम्बन्ध वैवाहिक जीवनमा बाँडियो र दीप श्रेष्ठ अनामनगरमा घर बनाएर बसे प्रकाश श्रेष्ठ छाउनीमा सरे मदन कृष्ण श्रेष्ठ धोबीधारा गए यसरी भोटेबहालको त्यो सांगीतिक समूह विस्तारै बिस्तारै फैलिँदै गयो र प्रकाश गुरूङ त्यसपछि नयाँ बजारतिर सरी भैरवनाथ रिमाल कदम त्यस इतिहाससँग जोडिएको एउटा पात्र हो तर फेरि अर्को एउटा पाटोसँग जोडिन्छ नारायण गोपालको संगीतसँग नारायण गोपालले आफ्नो संगीतमा जम्मा तीनजना कलाकारलाई गीत गाउन लगाएका छन् कन्हैया कुमारलाई फतेमान राज भण्डारीलाई र अरूणा लामालाई अरूणा लामाको स्वरमा यो गीत भैरवनाथ रिमाल कदमको गायिका अरूणा लामा संगीतकार नारायण गोपालको संगीतमा भैरवनाथ रिमाल कदमको शब्दमा गायिका अरुणा लामालाई विद्युतीय तरंगमा पहिलो पटक प्रस्तुत गरेका थिए संगीतकार अम्बर गुरूङले बुपी शेरसनको शब्दमा संगीतकार अम्बर गुरूङ जो स्वास्थ्य स्थिति निकै गम्भीर हुँदै गएपछि यही हप्ताको अन्त्यतिर उपचारका निम्ति दिल्ली जाने तयारीमा छनृ उनका परिवारका साथमा चिकित्सकहरूले दिल्लीको मेदान्त अस्पिटल वा अरू कुनै अस्पिटल सुझाएका छन् यिनै अम्बर गुरूङ अस्वस्थ हुँदा आजभन्दा पैंतालिस वर्ष अगाडि निबन्धकार शंकर लामिछानले उनलाई लेखेको एउटा पत्रको अंश वाचन गर्न चाहन्छु मेरा प्राविधिक मित्र मनोज विष्टको सहयोगमा शंकर लामिछाने लेख्छन् प्रिय अम्बर यो चिठी मैले अघि नै पठाउनु पर्ने हो तथापि आज पठाइरहेछु मलाई थाहा छ गत महिना जुन रूपमा तिमीले बिताउनु पर्यो त्यो साह्रै कष्टप्रद थियो मेरो पनि पिताको मृत्यु क्यान्सरबाट भएको हो मेरी आमालाई परित्याग गर्ने पितालाई मैले जीवनमा धेरै पछि मात्र माया गर्न थाले र साँच्चीकै माया त उनलाई क्यान्सरले छोएपछि मात्र उम्रियो मेरो मनमा तीन वर्ष उनलाई रोगले सतायो र जीवनको अन्तिम तीन महिना मैले साथ बिताए आफ्नै हातले खुवाएर सेवा शुश्रूषा गरेर र उनले प्राण पनि मेरै काखमा छाडे त्यस तीन महिनामा मैले बुझेको छु क्यान्सर कतिको कष्टप्रद हुँदो रहेछ त्यसकारण तिम्रो चिठी पाएर आमाको खबर साथ एक क्षणभित्र मैले त्यो अनुभव फेरि दोहोऱ्याए लागेको थियो तिमीलाई सान्त्वनाका केही शब्द लेखौं तर लेखिन त्यसको कारण छ जुन पिरियड तिम्रो सामु थियो जुन वेदना जुन कष्ट र जुन नैराश्यले तिमीलाई घेरेको थियो तिनको अनुभव म सैकडौं माइल टाढा बसेर पनि पाइरहेको थिएँ र प्रत्येक क्षण म सोचिरहेथे यो तिम्रो आत्मालाई खार्ने र तिम्रो सृजन शक्तिलाई तिखार्ने एक अवंश्यमभावी प्रक्रिया हो यसमा मान्छे जति एक्लिन्छ ऊ त्यति नै क्रिएटिभ हुन्छ तिमीले भनेको सम्झे फेरि मनमा अनेक भावना आइरहेछन् तिनलाई मूर्त रूप दिनु छ लाग्यो मलाई तिमी यस अग्नि परीक्षाबाट पार भएपछि तिमीमा एक अर्कै प्रतिभा व्याप्त हुनेछ एक परिपक्वता एक वेदनामय सृजन व्यथा यसैको सम्बल बोकी तिम्रो लामो जीवन अघि बढ़ी नै रहनेछ तत्कालीन व्यथा त एक गुज्रने फेज मात्र हो अम्बर यति सम्झे पिता र माता कसैको बाँचिरहँदैनन् न तिमी बाँच्छौ न म बाँच्छु तर पनि कता कता ती सबै हामीभित्र हाम्रा सन्तानभित्र एक क्रममा बाँचिरहन्छन् तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सृजना शक्ति बढ़छ भने मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरूले एक ठूलो उपकार गरेका छनृ आफ्नै लागि हाम्रै लागि राष्ट्रकै लागि नारायण गोपालद्वारा माताको मृत्युको समाचार हिजो बिहान मात्र पाए अहिले यो लेखिरहँदा तिम्रो चिठी पाए एक फेर आउँ कि भन्ने पनि मैले नसोचेको होइन तर फेरि तिमीमा तिमीलाई एक्लै रहन दिनु नै मैले उचित ठाने तिमीभित्र जो अंश आमाको छ त्यसैको माध्यमद्वारा आमाले युग युगानसम्म सुख र सन्तोष पाइरहनुहुनेछ शंकर लामिछानेको यो पत्र अम्बर गुरूङलाई आजभन्दा पैंतालिस वर्ष अघि लेखिएको अहिले फेरि हामीले सम्झना गर्यौं भैरवनाथ रिमाल कदम विशेषमा अम्बर गुरूङलाई पनि सम्झना गर्दै अब अर्को गीत छ नारायण गोपालकै संगीतमा फतेमान राज भण्डारीको स्वरमा भैरवनाथ रिमाल कदमको यो शब्द ना भरी सुख घट गई लौन बुझी लोकनाथ हिमाल कदमका कैयन गीतहरू हाम्रो सम्झनामा आउँछन् विनोद दाहाल लेख्नुहुन्छ रिमाल शब्दका जादुगर भावनाका शिल्पकार कल्पनाका कालीगढ़ हुन् भुइँ नछोड्ने उनको दृढ़ताले आकाश झुकायो जन्मदिनको लाख लाख शुभकामना त्यसै गरी अरबेन मरूभूमिबाट लेख्नुहुन्छ दीप शर्मा हो यात्री एउटा साँच्चै जीवन एक यात्री र यात्रा रहेछ यात्राकै क्रममा अरबियन खाड़ीमा रूमलिँदै अजर अमर गीतहरू सुन्दैछु अशरफ फयादका लागि प्रार्थना गर्दैछु कदम कदममा शुभकामना भनेर लेख्नु भएको छ आजको कार्यक्रममा अरूण थापाको स्वरमा भैरवनाथ इमाल कदमको लाग्न थाल्यो जीवनमा मेरो कथा कथा यस्तो पनि बजाउन मन थियो दीप श्रेष्ठको झस्किएछ मन मेरो पनि बजाउन मन थियो तारा देवीको स्वरमा अमर माया छोडे जाने परदेशी आएन पनि बजाउन मन थियो नारायण गोपालकै स्वरमा अमरे पनि मेरो देश बाँचिरहोस् पनि बजाउन मन थियो तर समयले साथ दिएन एउटा गीत हाम्रो चयनमा अझै पनि छ नारायण गोपालको संगीत र स्वरमा यस गीतको एउटा रमाइलो कथा पनि भन्न मन छ यसमा केवल चाहिँ मनमा रह्यो चोट पारी भन्ने एउटा लाइन गाएका छन् नारायण गोपालले पछि कान नसुने कारणले गर्दा भैरव रिमालले घरमा गएर गीत सुन्दा केवल चाहिँ नभइकन केवल चाह मुटुमा रह्यो चोट पारी हुनुपर्ने रहेछ नारायणजी भनेर भन्न जाँदा नारायण गोपालले उस्तादजी मैले एकपटक गाइसकेँ अब गल्ती भए पनि यो हिट छ भनेर भनेपछि त्यो अशुद्ध गीत नै रेडियोबाट बज्यो त्यो नै हिट भयो त्यही अशुद्ध भएको गीत पनि हामी आज सुन्छौं जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ एक गीतसँग आज कार्यक्रमबाट प्राविधिक मित्र मनोज विष्ट र म विदा चाहन्छौ आगामी बिहिबार एक चर्चित गीतकारको जन्मदिन परेको छ ती गीतकारको नाम अनुमान गर्दै गर्नुहोला उनको उपनाम हो भावुक उनको सम्झना गर्ने नै छौं यो कार्यक्रमबाट विदा पाऊ जीवनमा थियो सुख र दुःख सँगाले दिने जीवनमा थियो